श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मोकं करोति वाचालम् पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये कुमार चाहिँ आज्ञा गर्नुहुन्छ हे अगस्ते मुनि त्यहाँ उपरान्त कपिल ब्राह्मण भात लिएर चन्द्रावती नजिकै पुगे चन्द्रावतीले ती दुई भाइ ब्राह्मणलाई देखेर मलाई पनि केही ल्याइदिएको छ कि यो भनेर सोधिन् तब ब्राह्मणहरूले भने त त अघोर कि पापी नै रहेछस् तेरो निमित्त हामीलाई साह्रै नै लाज मर्नुभयो तँलाई दिन भनेर हेर्दा राजाको सम्पूर्ण भण्डार सुकिगयो यो भात राजमातालाई भनेर पकाइराखेको रहेछ त्यही ल्याइदिएका छौ त्यो भनेर सुम्पे त्यो भात पाउने बित्तिकै चन्द्रावती भोको कुकुरले भोजन लिन तम्से झैँ तत्कालै खान तम्सेन् तब कपिल ब्राह्मणले भने हे पापिनी यस्तो अवस्थामा पर्दा पनि तलाई धर्मको चेष्टा रहेनछ कमसे कम मुक्त धोएर खा तेरो अवस्था देख्दा हामीलाई साह्रै नै करुणा हुन गयो उपदेश दिन्छौ ध्यान दिएर सुन निरञ्जन निराकार श्री सोस्थानी देवीको व्रत गर ब्रह्महत्या आदि इत्यादि पाप गरेको भए पनि नाश भएर उद्धार होला यति उपदेश दिएर कपिल ब्राह्मणहरू त्यहाँबाट हिँडे चन्द्रावती बडो कष्टले हात गोडा टेकेर मुख धुन साली नदीमा गइन् चन्द्रावती आएकी देखेर साली नदी पनि सुक्दै गइन् कस्तो अचम्म किनाराबाट नजिक सर्दै सर्दै सारी नदी बिचमा पुगिन् चन्द्रावती त्यहाँसम्म पुग्न सकिनन् तब रुँदै कराउँदै मुख नधोइकन भात खान भनी हातमा लिइन् तत्कालै सो भात खरानी भयो भोकले छिन्न भएको हुँदा कति पनि शक्ति रहेन अब त्यो खरानी पनि खान खोज्दा अकस्मात ठूलो बतास आयो र त्यसलाई पनि उडाइदियो अनि चन्द्रावती रुख ढले झैँ ढली भूमिमा परि मुर्छा भएर अत्यन्त दुःख भोग गरिरहन् कहिले चेष्टा हुँदा मैले कस्तो अपराध गरेको रहेछु भने पीर मानी पाँच वर्ष पर्यन्त त्यही कहिले मुर्छा हुने कहिले चेष्टा हुने भएर रहिन् यसरी वर्ष बित्दै गर्दा एक समय पौ शुक्ल पूर्णिमा आयो र स्वर्गदेखि अप्सराहरू श्री स्वस्तानीको व्रत प्रारम्भ गर्न साली नदीका तीरमा स्नान गर्न आए तिनीहरूलाई देखेर नजिकमा गएर तपाईँहरू को हुनुहुन्छ म त पापी नि हिँड्न डुल्न सक्दिनँ कसैले केही दिँदैन भोकै छु केही अन्न भए पाऊ मेरो कसरी उद्धार होला चन्द्रवतीले दुखेसो पोखिन् तब अप्सराहरू भन्दछन् हे पापिनी हामी इन्द्रका अप्सरा हौ आज पौष शुक्ल पूर्णिमा हो स्वस्तानीको व्रत आरम्भ गर्न स्वर्गदेखि आएका हौ तेरो दशा देखेर हामीलाई अति करुणा भयो पनि यही व्रत गर सम्पूर्ण पास सम्पूर्ण पाप नाश भएर उद्धार होला अप्सराहरूले भनेको यस्तो सुनेर चन्द्रावती आफ्नो मनमा विचार गर्दछिन् मैले अरू त केही पाप गरे जस्तो लाग्दैन डोलेहरूले श्री स्वस्तानीको प्रसाद भनी दिएको प्रसादलाई अहंकारले थुकी कुल्ची मिल्काएर निन्दा गरेथे ओहो त्यही महापाप मलाई लागेछ म डोलीदेखि खसेथे डोलेहरू कहाँ गए केही पत्तो भएन कपिल ब्राह्मणले पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ने उपदेश दिएर गएका थिए अप्सराहरूले पनि त्यही नै भने श्री स्वस्थानी परमेश्वरी भने कि ठुली देवी रहेछन् मनुष्यहरू अहङ्कारले नासिँदा रहेछन् मैले पनि अहंकार गर्दा यो अवस्था भयो म पनि अब त्यही व्रत गर्दछु यस्तो विचार गरी चन्द्रावतीले हात जोडेर अप्सराहरूलाई भनिन् व्रतविधि आज्ञा होस् तब अप्सराहरू भन्दछन् आज पौष शुक्ल पूर्णिमा हो आजका दिनदेखि हात घोडाको नकाटी स्नान गरी शुद्ध भई एक छाक मात्र खाई महिना दिनसम्म नित्य मध्याह कालमा श्री महादेवको पूजा गर्नु श्री स्वस्तानीको कथा सुन्नु नभए मनले सम्झनु माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय अक्षता बेडी पुष्प रोटी मिठाई यज्ञसूत्र सुपारीका कुर्खा पान जात जातका फुल नाना वस्तु तयार गरी आरसीमा ओमकार लेखी गङ्गा जलले स्नान गराउनु फुल माला कस्तुरी मेवा मिष्ठान्न फल नैवेद्य वस्त्र भेटी चढाई एक भएर श्री स्वस्थानी परमेश्वरीको पूजा गरी स्तोत्र पाठ गर्नु अनि ध्यान सकेर अर्ध दिएर हे सोरी यति भनेर बर माग्नु र प्रसाद छिक्नु अष्टोत्तर सयमा आठ आठ रोटी अक्षता पान यज्ञ सूत्र सुपारी आठ आठ सगुन समेत आफ्ना पतिलाई दिनु नभए छोरालाई दिनु छोरा नभए मित छोरालाई दिनु मित छोरा पनि नभए गङ्गामा लगेर मेरो फलानु कामना पुरा होस् भनेर बगाइदिनु सय रोटीहरू आफूले फलहार गर्नु राति जागराम गर्नु यति गरेपछि तेरा सब दुःख नाश भई इच्छा सिद्धि पनि होला हे पामी हे पापिनी अन्यथा नभान भनेर अप्सरा गएपछि चन्द्रावतीले साली नदीमा स्नान गरी एक भक्त रही एक चित्तले नित्य मध्याह कालमा महादेवको पूजा गरी श्री स्वस्तानी परमेश्वरलाई मनले सम्झिरहन् व्रत गर्न थालेपछि कुष्ठरोग पनि घट्दै गयो दिव्य देह हुँदै आयो यसरी बिस्तारै बिस्तारै महिना दिन पुग्न थाल्यो तब माघ शुक्ल पूर्णिमा आयो र श्री स्वस्थानी परमेश्वरीको व्रत पूजा गर्न स्वर्गदेखि हुने अप्सराहरू फेरि आए र साली नदीको किनारमा श्री स्वस्थानी देवीको पूजा गर्न थाले चन्द्रवतीले त्यो देखिन् र नजिक गएर हे अप्सरा हो तपाईँहरूको आज्ञाले आजसम्म व्रत गरे अब पूजा पूरा गर्नको निमित्त मसँग सामग्री केही छैन कसो गरौँ भनिन् तब अप्सराहरूले हे पापिनी नदीदेखि बालुवा ल्याएर सामग्री ल्याई हाम्रा संसर्गमा व्रत गर भने चन्द्रवतीले लौ भनी नदीको बालुवाले सामग्री बनाइन् श्री स्वस्तानी परमेश्वरीका व्रतका प्रभावले चन्द्रावतीले तुल्याएका बालुवाको सामग्री सिद्ध भयो त्योदेखि मनमा आनन्द मानेर अप्सराहरूसँग गएर बालुवाको सामग्री सिद्ध भएको कुरा भनिन् चन्द्रावतीका कुरा सुनि तिन तिनको दिव्य देह भएको देखेर आश्चर्य मानि अप्सराहरूले हामी तलाई अगाडिसम्म पापिनी भन्थ्यौं अब तेरो नाम पुण्यवती भयो भनेर राख्यौं यति भने आफ्ना संसर्गमा विधिपूर्वक व्रत पूरा गराए चन्द्रावतीले पनि अर्घदी स्तुति गर्न थालिन् हे तपाईँलाई कोटी कोटी नमस्कार छ हे जगदम्बे मैले अघि अहङ्कारले जो अनादर गरेँ त्यो अपराध क्षमा गर्नुहोस् यावत जीवात्माको हृदयमा बसी पाप पुण्यको साक्षी भइरहेकी हजुरलाई कोटी कोटी नमस्कार छ एक मूर्तिबाट ब्रह्मा विष्णु शिव भने नामले तीन मूर्ति भएर संसारको चक्र चलाउने आदि शक्ति स्वरूप हजुरलाई कोटी कोटी नमस्कार छ विराट र परमाणु स्वरूप पनि तपाईँ देवताकी देवता पनि तपाईँ त्रिलोकमा देखिएका सबै तपाईँ मायाका भ्रान्तिले अनेक रूप देखिने अनन्त शक्ति रूप हजुरलाई कोटी कोटी नमस्कार छ हजुरको स्तुति गर्न ब्रह्मा शेषनाग सरस्वती कोही पनि सामर्थ्य छैनन् म स्त्री जातिले कसरी सकुने तसर्थ यस पापिनीका पूजादेखि प्रसन्न भएर यो अर्घ लिनु भनेर अर्घ दिइन् पूजा सकिएपछि हे पूर्णिवती अब हामी जान्छौँ भनेर अप्सराहरू स्वर्गतर्फ लागे अप्सराहरू गएपछि खरको झुप्रो बनाई चन्द्रावती त्यही जागराम गरेर रहिन् भोलिपल्ट आठ रोटी आठ अक्षता इत्यादि लिएर मेरा स्वामी नवराजसित चाँडो भेट हवस् भनेर साली नदीमा बगाइदिन् सय रोटी आफूले फलाहार गरिन् तब श्री स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले चन्द्रावती दिव्य स्वरूपकी भइन् यति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी परमेश्वरी कथा चन्द्रावती व्रतकृत नाम अष्टाविश्व तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धुसरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदारकथाप्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति Thank तत् मनमा सन्तोष हुनु स्वर्ग प्राप्ति भन्दा पनि ठुलो हुन्छ सन्तोष नै सबैभन्दा ठुलो सुख हो सन्तोष यदि मनमा परिपूर्ण भयो भने त्यसभन्दा ठुलो कुरा संसारमा केही हुँदैन स्रोत महाभारत शान्ति पर्व तत्प्रणमामि सदा शिवलिङ्ग